मेरो पढाइसकेर भर्खर रिजल्टको प्रतीक्षामा थिएँ काम केही नभएर साथीहरूको लैलैमा चुनावमा भोट माग्न हिँडिन्थ्यो दिन पनि कट्ने र पैसा पनि पाइने भएर कहिले कता कहिले कता हिँडिन्थ्यो जसो जसो चुनाव नजिकिँदै आयो अन्य थप मान्छेहरू पनि थपिँदै गए म जुन जिपमा माइकिङ गर्थेँ प्रायः त्यो खाली खाली नै हुन्थ्यो एक दिन एक वरिष्ठ नेताले हामी चढ्ने जिपमा महिलाहरूको छुन्डे चढाइदिए र भने उहाँहरूको कुन कुन गाविस हो त्यतैतिर माइकिङ गर्नु उहाँहरू पनि जानुहुन्छ अब हामी जिपमा पहिला तिनजना र ड्राइभर गरी चारजनामा थप आठजना महिला हाली बाह्रजना भइयो अटी नअटी दिनभरि महिला आन्टीहरूसँगै हिँड्न थालियो अब चुनाव आउन मात्र दस बाह्र दिन बाँकी थियो त्यसै महिला आन्टीहरूमा एकजना अलि अठाइस वर्ष जतिको महिला पार्वती भन्नेसँग म अलि नजिक हुन पुगेँ उनी गोरीमा अति गोरी बाटुली गालामा हल्का डन्डी फोर सेक्सी आँखा र हिँडै त कम्बर मटका मट्का हिँड्नाले मेरो भाइ त फनक्कै हुन्थ्यो रञ्जन मलाई पानी ल्याइदेऊ न रञ्जन मलाई चुइङ्गम ल्याइदेऊ न रञ्जन मलाई बिस्कुट ल्याइदेऊ न आदि इत्यादि अनेक काम उनी मसँगै गराउँथिन् एक दिन गाउँमा जाँदै गर्दा गाडी बिग्रेको कारणले हामी पैदल अन्य गाउँमा जानु पर्यो र ड्राइभरलाई गाडी बनाएर आउनु भनी हामी सबै अघि बढ्दै गयौँ चैत्रको तेजी र घाम पानी खाँदै त्यो दिदीसँगै गफ गर्दै जिस्किँदै हामी अघि बढ्यौँ घाम लागेको हुँदा एउटा लेडिज छातामा हामी दुईजना सबैभन्दा पछाडि पछाडि गफ गर्दै हिँडेका थियौँ हिँड्ने क्रममा कहिले मेरो कुम्ले तिनको स्तनमा छुनु पुग्थ्यो भने कहिले तिनको नितम्बमा मेरो भाइ मैले लगाएको टाइट जिन्स प्यान्टमै गाली गर्दै उम्लेर बसिरहेको थियो म बार बार तिनको नजिक हुन खोज्थेँ भने तिनी पनि थाहा नपाएको जस्तो गरी मसँगै नजिकिन्थिन् मलाई तिनले लगाएको पर्फ्युम एकदमै मन पर्थ्यो मैले कतिपल्ट भने पनि दिदी तपाईँको यो पर्फ्युमले त म नै गराइदिन्छ उहाँले भन्नुभयो जापानबाट मेरो बुढोले पठाइदिएको हो कि मैले थपेँ कति भनी जापान गएको नाकाली खुम्च्याउँदै र तल्लो ओठ टोक्दै जस्तो गरी भन्नुभयो तिन वर्ष कटेर चार वर्ष लाग्दैछ अब एक वर्ष जति बाँकी छ हुनलाई त्यसअघि मैले उहाँको बुढाको बारेमा कहाँ के र कता भन्ने मलाई थाहा थिएन कता कता मन रमाउँदै र ओठ मुस्कुराउँदै लामो स्वर लिँदै मैले भने ए किनकिन मेरो अन्तरात्माले मलाई यिनी सेक्सको भोको छन् जस्तो लाग्थ्यो त्यसमा पनि अलि ठिटा केटाको लौरापट्टि यिनको चाहना रहेको भान मैले गर्थेँ मलाई पनि के थियो र सुकेको खेतमा हरियोबारी पाए त भन्दै मनमनै सोध्दै हामी अघि बढिरह्यौँ त्यसपछिका अन्य चुनावको कुरा चल्दै गयो गर्मीले घाँटी सुएको थियो साँझको पाँच बज्ने लागेकोले हामी सबै एउटा ठुलो रुखको तल थाकेको हालतमा बस्यौँ माइली आन्टी भन्दै हुनुहुन्थ्यो यी पार्वती र रन्जन त छातामा हिँडेका छन् हामीलाई त छाता पनि छैन यो चैते घामले डढिने भयो जाऊ रञ्जन बाबु पानीको सुव्यवस्था मिलाउनु पर्यो म गाउँमा तिन चारवटा बोतल लिएर पानी भर्न गएँ र पानी लिएर आएँ र बोतल दिएँ त्यसमध्ये एउटा बोतलमा मैले जुठो गरी खाएको हुनाले त्यो बोतल म सँगै राखेको थिएँ अन्य बोतल सायद त्यो भिडमा सकिएछ पार्वती दिदीले पिउन पाउनु भएन छ उहाँले मेरो बोतल माग्नुभयो मैले भने यो त मेरो जुठो छ म फेरि ल्याइदिन्छु तर उहाँले पर्दैन ल्याउनु तिम्रो जुठो खानुहुन्न र भने मैले जुठो मुख लगाएको बोतलमा आफ्नो मुख जुठे गरी पिउनुभयो त्यो गुलाबी लिपस्टिक लगाएको ओठले बोतल मुखमा राख्दा त म सँगै भएँ ओहो कति सिक्सी ओठ तिम्रो रहेछ यसलाई पाए त भन्दै भाइलाई एउटा हातले नदेख्ने गरी दल्दै थिएँ ल तिम्रो खाली बोतल पानी त सकियो ठिकै छ पानी अरू चाहे म ल्याइदिइहाल्छु नि मैले थपेँ फेरि हामी अब गाडी बिग्रेको ठाउँतिर फर्किन थाल्यौँ गफ गर्दै करिब एक घन्टापछि हामी गाडी भएको ठाउँमा पुग्यौँ गाडी त अहिलेसम्म पनि बनेको छैन नि कुर्सी निर्मला आन्टी महिला सङ्घीय अध्यक्ष भन्दै हुनुहुन्थ्यो लामो सुस्केर लिँदै गुरुजी के गर्ने दिदी सामान बिग्रेकोले बुटवल गैले आइ बनाउँदैछु सायद अब आधा घन्टामा बनिसक्छ होला यस्तो सुनसान ठाउँ भएकोले क्वार क्वार्ती पेट गराइसक्यो नास्ता पनि खान पाइएन तिनै महिलामध्ये एकजना चिन्तित हुँदै भन्न थाले त्यसपछि त अन्य महिलाहरू पनि भन्न थाले यही रात बिताउने हो क्या हो ला मेरो त घरमा कोही छैन बच्चाहरूले के गर्दै होला बिचारा सात बज्न थालिसक्यो अलि चाँडै गरौँ गुरुजी मलाई भने मनमने रात भए पनि ठिक हुन्थ्यो जस्तो लाग्यो र बारम्बार उनको नजिक हुन खोज्थेँ र तिनको बारेमा जान्न खोज्थेँ तिनी पनि मलाई आफ्नो बारेमा बताउँथिन् मैले सोधेँ रात पर्ने भयो नि दिदी तपाईँको घरमा गाली गर्दैनन् घरमा कोही भापो गाली गर्ने आमा मात्र हुनुहुन्छ गर्नुहुन्न मलाई भन्दै म बसेको माटोको डिस्कोमा ऊ बस्न पुगेँ एक्लै के गर्नुहुन्छ नि घरमा एक्लै भएर त यस्तो चुनावतिर हिँड्न पाएको नत्र कहाँ हिँडिन्थ्यो र अनि तपाईँ मैला सङ्घकोमा केमा हुनुहुन्छ नि छैन केहीमा पनि निर्मला दिदीले लिएर आएको म अलि उसँग टाँसिने बाहनामा भन्दै ए आज त राम्रै भोट मागेछ क्यारे यस्तै भयो त नेताजीले चुनाव जित्छन् होला नि दिदी उनी पनि अँध्यारोको फाइदा उठाउँदै मैतिर ढल्किन् उनको त्यो कालो कपाल मेरो मुख र कानमा पर्यो आहा त्यो कपालको सुगन्धले मेरो शिथिल परेको शरीरलाई एक प्रकारको नयाँ जोस र उमङ्गको बासना उत्पन्न गर्यो म उहाँको कपाललाई ओठले च्याप्दै थिएँ त्यतिकैमा जिते हामीलाई के र हारे हामीलाई के होइन र खै आफूले त नुन खाइया छ जिते राम्रो हुन्थ्यो होला भन्दै गाडीको ग्यारेटरको आवाज सुनियो ल ल गाडी स्टार्ट भयो सबैजना गाडीमा बसौँ है गुरु चिच्याउँदै थिएँ म भने अब छुट्टी नै भइयो खैर गाडीमा सँगै बस्नु पर्ला भन्दै मनै सोध्दै थिएँ त्यतिकैमा ल ल रञ्जन भाइ जाउँ गाडी त स्टार्ट भयो भन्दै पार्वती दिदीले मेरो पाखुरा समय उठाइन् म पनि उहाँको हात समाउँदै उठेँ र दुवै दौडिँदै गयौँ र जीपको पछाडिसँगै बस्यौँ साँझको साढे सात भई अँध्यारो भइसकेको थियो मैला आन्टीहरू कराउँदै थिए गुर्जी ग्राभल बाटोमा जिप चलाउँदै थिए म पनि पार्वती दिदीको कहिले केसतिर त कहिले उहाँको घाँटीतिर शरीरको बासनामा मस्त थिएँ जीपभित्र अँध्यारो भएको कारणले मैले एक हात पार्वती दिदीको काँधमा राखेको थिएँ र कुम समाएको थिएँ जिप ट्राभल बाटोमा ओल्ट्याङ पल्ट्याङ गर्दै हिँडिरहेको थियो बेला बेलामा मेरो हात उहाँको कहिले गालातिर त कहिले बच्चेतिर छुन पुग्थ्यो उहाँले ती सबलाई वास्ता नगरी बसिरहनु भएको थियो जबकि म सहन नसक्ने अवस्थामा थिएँ तापनि आफूलाई नियन्त्रण गर्दै जसोतसो नेताजीको घरसम्म आइपुग्यो रातिको आठ बजिसकेकोले सबै हतार हतार आफ्नो घरतिर निस्के कोही खाना खान मेचतिर लागे तर मेरो ध्यान त पार्वती दिदीतर्फ नै थियो र मैले सोधिहालेँ अब घरतिर जाने होला नि दिदी होइन खै रात पनि परिसक्यो मलाई तिमी घरसम्म पुर्याउन सक्छौ रञ्जन के खोजेस काने आएको जै भइहाल्छ दिदी जाउँ न त भने हामी नेताजीको घरबाट बाहिरियौँ र रिक्सा खोज्दै रिक्सामा दुवै चढी हिँडियो ज्यादै भोक लागेको छ घरमा पनि गई बनाइ खानुपर्छ यसो नास्ता गरेर जाउँ न त है रञ्जन मेरो मुखको कुरा पार्वती दिदीले भनेपछि मैले रिक्सालाई अमरपथको रेस्टुरेन्टतर्फ लान भने आज त ज्यादै थकान भयो नि दिदी है आफ्नो एउटा हात पार्वती दिदीको कम्मरमा राख्दै भने उहाँ प्राय साडी नै लगाउनुहुन्थ्यो अँ के है रात पनि परिसक्यो धन्न तिमी छौ नत्र म त साह्रै डराइसकेको थिएँ मैले थपेँ धत यहाँ बोतलमा पनि के को डर त्यसमा म नै तपाईँसँग हुँदा ढुक्कसँग जाउँ केही हुँदैन रेक्साको धक्का र थर्कनले मेरो औँला उहाँको कम्मर र नाइटोमा सुमसुमाउँदै थियो म कहिले कम्मरमा त कहिले नाइटोमा आफ्नो औँलाले उहाँलाई मुसार्थेँ उहाँ त्यसको विरोधमा केही नबोलेपछि मेरो हिम्मत अझै बलियो हुँदै थियो हामी एकअर्काको शरीरमा टाँसेर बसेका थियौँ मैले अलि बढी नै उहाँको नाइटोमा औँला राखेछु क्यारे कस्तो जोडले हो हट भन्दै उहाँले मेरो हात कम्मरबाट बाहिर निकालिदिनु भयो त्यतिकैमा रेस्टुरेन्ट आइसकेकोले मैले कुनै प्रतिक्रिया दिइनँ हामी भित्र क्याबिनमा मोमो चाउमिन र चिसो अर्डर गरी बस्यौँ मैले उहाँलाई भनेँ किन उता बस्नुभएको सँगै बसौँ न कुरा गर्न सजिलो हुन्छ के उहाँ अलि टाढेबाट कुरा गरे भइहाल्यो नि रात परिसकेछ मलाई त डर लाग्छ नजिक आउनलाई मलाई त्यो शब्द सुनि अझ जोस आएको अनुभव भयो र म आफै उहाँतिर उठी सँगैको कुर्सीमा बसेँ काम गर्ने केटाले त चिसो ल्याएछ मोमोको लागि टाइम लाग्छ है दाई भन्दै ऊ बाहिरियो चिसोको बोतल दिदीले आफ्नो ओठमा राख्दै पिउन थालिन् मैले पनि पिउन थालेँ उनको त्यो गुलाबी ओठलाई चुस्न पाए त भन्दै म कल्पना गर्दै भने तपाईँले बोतल पिउँदा तपाईँको ओठ त क्या राम्रो देखिन्छ नि तपाईँलाई थाहा छ उहाँ आफ्दै खै के थाहा बुढा बाहिर गएको चार वर्ष भइसक्यो बिर्सिसके जस्तो छ म आफूलाई सहन नसक्ने अवस्थामा थिएँ त्यो ओठ कम्मर नितम्ब उफ मेरो भाइ दिउँसोदेखि कसिएर बसेको मेरो भावना छल्किएर पोखेको मेरो औँलाले तिनको बच्छेलाई चलाउन चाहेको ओहो कस्तो नियन्त्रणभन्दा बाहिरको मेरो मन र भावना अब नियन्त्रण गर्न सक्दिनँ मैले मेरा कुनै सीमा रेखा देखिनँ कुनै व्यक्ति पनि देखिनँ च्याप्प उहाँलाई समातेर त्यो गुलाबी ओठमा आफ्नो ओठ राखी चुस्न थालेँ अचानकको प्रतिक्रियापछि उहाँ मलाई छुट्याउने प्रयत्न गर्न खोज्नुभयो तर दिनभरको थकान चार वर्षको तर्पणले एकछिनपछि उहाँ ढिला हुँदै मलाई सहयोग गर्न थाल्नुभयो मैले उहाँको जिब्रोलाई आफ्नो मुखभित्र राखी खुब चुसेँ फेरि आफ्नो जिब्रो उहाँको मुखमा दिएँ तर उहाँले चुस्नु भएन मेरो दुवै हात उहाँको गाला समातिरहेको थियो जब उहाँ अलिक ढिला भएको मैले महसुस गरेँ तब एउटा हातले मैले उहाँको बच्चालाई रगडी रगडी निचार्न थालेँ मेरो मुखबाट ऱ्याल उहाँको तलको चिउरोसम्म पुग्यो तर मैले पुनः त्यो ऱ्याललाई चाटेर पुनः उहाँको ओठमा ओठ राख्दै चिउरो चुस्न थालेँ करिब पाँच मिनटको चुसाएर मिचाएपछि हामी एक अर्कालाई छोड्यौँ मैले एउटा हात उहाँको कमरमै मुसार्दै थिएँ भने उहाँ भन्न थाल्नुभयो कहाँ सबै रेस्टुरेन्टमै गर्ने हो कि क्या हो हट पछि कुरा गरौँला म चुपचाप ज्ञानी बालक चाहिँ शिर निहुराएर बसेँ एकछिनपछि मोमो र चाउमिन खाएँ हामी बाहिरियौँ र पैदल उहाँको घरसम्म केही नबोली पुग्यौँ ल मेरो घर आयो म जान्छु है म चुपचाप त्यहीँ बसिरहेँ उहाँ फेरि गेटसम्म पुगेपछि फर्किनु भयो र मलाई भन्नुभयो तिमीसँग मोटरसाइकल छ भने बिहान सात बजे मलाई लिन आऊ हामी कतै घुम्न जाउँला है म छ छ हुन्छ भन्दै खुसीले बाहिरिएँ मेरो मनमा खुसीको कुनै सीमा रहेन मैले गरेको प्रयत्न यसरी सफल होला भने म कल्पना पनि गर्न सक्थिनँ सायद किस्मतलाई यो मन्जुर थियो तर म पछिल्लो उसको शब्दले एकछिन सोच्न बाध्य भएँ त्यो के भने मोटरसाइकल मसँग त कुनै मोटरसाइकल थिएन अब के गरौँ सोद्धा सोद्धा जसँग याद आयो ए सञ्जीवको बाइक माग्नुपर्छ होला भने म सिधै सञ्जीवको घरतिर आँकिएँ र राति नै विभिन्न बाहना गरी बाइक मागेर घरमै राखेँ बिहानको सूर्यको किरणसँगै म आफ्नो नियमित कार्य गरी बाइक लिएँ ठिक सात बजे उसको घर अगाडि पुगे थिएँ ऊ माथिबाट मलाई जाजा भन्दै थिइन् सायद ऊ घर अगाडिबाटै बाइक चढ्नु नखोजे जस्तो लाग्यो र म अगाडिको चोकमा गई उभिरहेँ एकछिनपछि मात्र ऊ बाहिरबाट हिँड्दै मलाई नदेखेको जस्तो अगाडि अगाडि हिँडेँ म एकछिन अल्मल्न परेँ के भयो भनेर तर अलि अगाडि गई ऊ टक्क उभि मैले र बाइक फनक्क फर्काएँ उहाँनिर धचक्क रोकेँ ऊ यताउता नहेरी मेरो बाइकमा बस्दा साथ चल्दै जाम भनिन् म पनि के कम बाइक हुँकाइहालेर हालेर सोधेँ कता जाने हो नि दिदी घुम्न पालपतिर हिँड न मैले बाइक पालपतिर हुँकाएँ उनी निलो पारदर्शी साडी कट पिस ब्लाउज लगाइ थिइन् गोरो अनुहार पातलो शरीरमा नाइटो देखिने गरी लगाएको त्यो साडीले उनलाई झन् सिक्सी र हट बनाएको थियो भने म पनि सेतो जिन्स र पहेँलो पेसमा थिएँ उनले लगाएको त्यो पर्फ्युमको सेन्ट र शरीरको बाँच्नाले मलाई अझ मतोच बनाएको थियो तपाईँ त आज क्या दामी सेक्सी देखिएछ नि दिदी ल ल मस्का मार्न पर्दैन ऊ आफ्नो हावामा उडिरहेको कपाललाई एउटा हातले मिलाउँदै र अर्को हातले मेरो भुँडीमा चिमर्दै भने आइया कति जोडले चिमाटेको तिम्रो त भुँडी लगाइसके जस्तो छ नि छैन बाहिरबाट थामेर हुन्छ भित्रबाट थाम्नुपर्छ अनि पो थाहा हुन्छ मैले भेषभित्र बन्दी लगाएको थिइनँ म चाहन्थेँ ऊ मलाई मुसारोस् हुन पनि ऊ हिजोभन्दा बढी पत्ती खोलिसकेको थिएँ र हातै भेषभित्र लगेर थाम्न थालिन् हिजो त म रातभरि सुत्न सकिनँ नि मैले हिजोको कुरा कोट्याउन र प्रतिक्रिया बुझ्न सोधेँ किन र मलाई त मस्त निन्द लाग्यो हो र उनी मेरो नाइटोमा हल्का हल्का औँलाले मुसार्दै थिइन् भने मेरो भाइ पनि सुस्त सुस्त आफ्नो आकारमा आउँदै थियो कति वर्षपछि मैले त्यति लामो किस गरेको ऊ आफ्नो शरीरको बच्चा मेरो शरीरमा टाँस्न थालेँ मैले उसको हातलाई नाइटोबाट हटाएर पुरा आकारमा आइसकेको मेरो भाइमाथि राखिदिएँ अब के हो ऊ त एकछिन दङ्ग परी मेरो अकस्मातको यो क्रियाले पुनः ऊ मुस्कुराउँदै कस्तो कडा हो भन्दै हात मेरो भाइबाट हटाएर पुनः कम्मरमा राखी बाइकको स्पिड आफ्नै ताले गुडिरहेको थियो भने हामी बाइकमाथि आफ्नो तर्फबाट पूर्ण सन्तुष्टि प्राप्त गर्न एक आपसमै लडी बुडिरहेका थियौँ मैले पुनः उसको हात कम्मरबाट हटाएँ मेरो भाइका राखिदिएँ अब भने उसले कुनै प्रतिक्रिया नदी बरु मेरो भाइको साइज नाप्न थाली र चलाउन थाली एकछिन त मलाई बाइक त्यहीँ रोकी झन्डा गाडी रोक्यो जस्तो लाग्यो तर मन भने होइन बाटोमा ठिक हुँदैन भन्दै उसको हातमाथि मैले आफ्नो हात राख्दै दबाई दिन थालेँ ऊ आफू सायद गरम भइसकेको थियो होला उठले मेरो कानतिर टोक्न थाली बाइक एक्सिडेन्ट होला है दिदी धेरै नचल के ल ल पेट्रोलमा आगो आफै लगाउने अनि आफै नचल भन्ने भन्दै आफ्नो हात पनि मेरो कमरमा राखिन् पाल्पा कति बेला आयो थाहा नै भएन उनीलाई मिसन हस्पिटलमा काम रहेछ भने हस्पिटलतिर जान लगाइन् लगभग आधा घन्टामा ऊ फर्की र भनी भिड ज्यादै रहेछ जाउँ दुई बजेतिर आउँला हामी अब श्रीनगर डाँडातिर लाग्यौँ र खाना पनि त्यतैतिर खाइयो अनि डाँडातिर घुम्न थाल्यौँ दुई बजे पुनः हस्पिटल पुग्यो र म बाहिरै दुई तिन घन्टा कुराइमा परि मनै त बेकार आइएछ केही होला जस्तो छैन भन्दै धिक्कार्दै बसेँ म त्यहीँ बाहिर बसेर कहिले चिया त कहिले कोक पिउँदै थिएँ बोर भयो कि क्या हो रञ्जन राति सबै बोर हटाइदिउँला नि हुन्न रात कता बस्ने नि मैले जिज्ञासा राखेँ मेरो फुपूको घर छ त्यहीँ बास बसौँला होटलतिर बस्नु हुँदैन कि है मलाई के मतलब होटेलमा बसौँ कि कसैकोमा आफ्नो त मतलब एउटै थियो मन मनमनै सोध्दै भने भइहाल्छ नि झन् राम्रो हुने भयो अहिले उज्यालै छ फुपू कहाँ नजाउँ अलि अँध्यारो भएपछि जाउँला हुन्न अनि अब कता जाने त जाउँ बजारतिर घुम्न फेरि हामी लगभग दुई घन्टा अति तानसेन बजार घुमियो उसले केही सपिङ पनि गरिन् म सोच्नु थालेँ यी नेपालपा आएर किन सपिङ गरेँ कि भनेर त्यो कुरा पछि मात्र थाहा भयो नमस्ते फुपू म पार्वती चिन्नु भएन क्या हो काठे काठले बनेको एक अँध्यारो कोठामा लालटिन बालेर र हावा हम्काउँदै बसिरहेकी पैँसठी सत्तरी वर्षकी बुढीलाई आफूलाई चिनाउने प्रयत्न गर्दै पार्वती दिदी सविता कता छ नि आइ छैनन् र छैन मैले अझ पनि किन्न सकिनँ तिमीलाई मोटो चस्मालाई औँलाले मिलाउँदै लौजा यिनले त आज बिताउने भइन् कसको घरमा ल्याइन् यहाँ बास नदिने हो भने त कता जाने होला यो रातमा अब होटेल पनि नपाइने होला भन्दै मनमनै सोचिरहेको थिएँ म जनक के जापानबाट तिन महिना भयो कि आएको उनी त हो नि जनक मेरो फुपू नमस्कार फुपू म कहिले जापान गएँ कसरी जनक भएँ मेरो दिमागले काम गर्न छोड्यो यिनले आज फसाउने भइन् भन्दै सोच्न थाले अब सविता यता होलान् कि भनी आएको ठिकै छ फुपूलाई भेटियो उहाँ फेरि अर्को हप्ता जाने अरे यसो भेटिहालौँ भनेर आएको रात पनि परिहाल्यो आज त बास यतै बस्नु पर्ला है फुपू अनि यी अरू केही नल्याए पनि एक दुईजोर कपडा जापानबाट ल्याइदिइसकेछ हजुरलाई लिनुहोस् अघि बजारबाट किनेको झोला बुढीलाई थमाउन साथ बुढीले बल्ल चिनेको जस्तो गर्न थालिन् र ए भइहाल्छ नि ल्याउ ल्याउ बरु खानासाना बनाउनु पर्ने हो कि छोरी पर्दैन फुपू हामी बाहिरै खाएर आएका छौँ बरु हजुरलाई पनि खाजा ल्याएका छौँ हजुरलाई मनपर्छ होला एकछिन बस है म पानी भए पनि लिएर आउँछु हामी पानी पिएर बुढीले हाम्रो रुमको ढोका खोलिदिए र सुत्न गइन् मैले बल्ल लामो सास लिँदै उसलाई धन्यवाद दिएँ बडा साहसी रहेछ है तिमी के गर्ने तिम्रो गरेको अब म कुर्न सक्थिनँ उसलाई च्याप्प समाति किस गर्न थालेँ ओठमा ओठ रगड्दै दुवै हात कहिले उसको बक्षेलाई मल्दै त कहिले उसको नितम्बलाई त कहिले उसको मालमा रगड्न थाले कति आत्तेको हो म ढोका लगाएर आउँछु तर म रोकिनेवाला थिइनँ मलाई थाहा थियो हामी यो काठको दुई तले घरको उपल्लो कोठामा थियौँ भने घरमा अरू कोही थिएनन् सिवाय बुढी बजेको ऊ ढोकातिर लम्के पनि म पछि पछि उसलाई चुम्दै थिएँ कहिले घाँटीतिर त कहिले ढाडतिर ऊ सुस्तरी ढोका लाउन सफल भई म उसको साडी उसबाट निकाल्न थालेँ अब ऊ पेटीकोट चोलीमा मात्र थिए पुनः म उसको ओठ चुम्दै चोलो खोल्न थालेँ अँध्यारोले गर्दा कता कता उसको बटन पनि फेला परेन तर पनि म उसको चोलो खोल्न सफल भएँ अब ऊ ब्रा र पेटीकोटमा मात्र थिए सायद ऊमा पनि गर्मी चढिसकेको हुनाले उसले एउटा हातले मेरो प्यान्टको बटन फुकाल्न खोजी जुन म आफै चाहिरहेको थिएँ म अतर आफूले लगाएको प्यान्ट र माथिको भेस्ट खोली अन्डरवेयरमा मात्र उसको सामु भएँ भने ऊ मेरो अन्डरवेयर माथिबाटै मेरो लिङ्ग मुसार्न थाली दिनभरिको गर्मी र तर्पणले मेरो लिङ्ग नब्बे डिग्रीमा भित्तै फोड्ने गरी कडा थियो अब ऊ मेरो अन्डरवेयरभित्र हात पसाई लिङ्गलाई अघि पछि गर्न थाली म कता कता स्वर्गमा पुगे जस्तो भइसकेको थिएँ हुन त मेरो यो पहिलो सेक्स थिएन योभन्दा पहिला पनि मैले दुई चार पटक सेक्सको आनन्द उठाइसकेको थिएँ तर यसरी रातभरिको लागि यति टाढा आएर पहिलोपटक सेक गर्न लागेको मेरो पहिलो पटक नै थियो मैले पनि उसको पेटिकोटको नारा खोलिदिएँ र पेन्टी पनि तलतिर सारिदिएँ त्यसपछि त ऊ आफ्नो मालनिर मेरो लिङ्गलाई लगेर रगड्न थालेँ त्यति नै बेला मैले माथिको उसको ब्रा पनि खोली उसको सानो सानो आकारको बुबु दुवै हातले रगड्दै थिएँ एउटा बुबुको निप्पलमा मैले मुख लगि डिब्रो चाट्न थालेँ भने अर्को हातले अर्को निप्पल दबाउन थालेँ उसले भने मेरो लिङ्ग आफ्नो मालमा लान एउटा खुट्टा उठाएर रगड्दै थिइन् त्यत्तिकैमा मैले उसलाई मेरो लिङ्ग चुस्न आग्रह गरेँ तर तिनी मानिनन् मैले केही बल गरेपछि उनले आफ्नो मुख मेरो लिङ्गमा राखी चुस्न लागि तर तुरुन्तै उल्टी गरे यस्तो गरिन् र पुनः माथि आई कस्तो घनाएछ म त चुस्दिनँ बरु धोएर आऊ अनि चुसौँला तर म धुन जान सक्ने अवस्थामा थिइनँ त्यसैले मैले भने त्यसो हो भने पछि चुसौँला अहिले एकपटक गरिहालौँ न हुन्न हुन्छ भन्दै उनी पुनः मेरो लिङ्ग खेलाउन थालिन् अब न त ममा त्यति सहन शक्ति नै थियो न त उनीमा पनि उनी पनि आफ्नो मालमा मेरो लिङ्ग पसाउन आतुर थिइन् मैले उसलाई सुस्तरी पलङतिर सुताएर एउटा हातको औँलाले उसको मालभित्र छिराएँ एउटा औँला छिराउँदा त उसको माल आगोको भट्टी सर तातो न तातो गिलो पो रहेछ सुस्तरी मैले मेरो औँला भित्र बाहिर मात्र के गरेको थिएँ ऊ लामो लामो सास तान्न थालेर बरबराउन थालिन् उफ आ मलाई उसको त्यो आवाजले अझ जोस आयो र मुखले उसको दुधको मुन्टा चुस्दै औँलाले उसको मालमा भित्र बाहिर अझ जोड जोडले गर्न थाले एकछिनपछि दुईवटा औँला भित्र हाल्न थाले त्यत्तिकैमा ऊ आफ्नो चाक जोडले उचाली उचाली र पहिलोभन्दा ठुलो स्वरमा आवाज निकाल्न थाली आ मेरो राजा अब सहन सक्दिनँ पसाइदेऊ पसाइदेऊ तिम्रो त्यो आ उफ उसले आफ्नो एउटा हातले मेरो लिङ्ग पनि तलमाथि तलमाथि गर्दै थिइन् जसो जसो मेरो औँलाको स्पिड बढ्दै थियो उसको हातको कसाएर तलमाथि गर्ने स्पिड पनि बढ्दै थियो कता कता मलाई आफ्नै माल झर्न लाए जस्तो लाग्यो त्यसैले मैले उसको हातबाट आफ्नो लिङ्गलाई हटाई सुस्तरी उसको खुट्टा फटाएर उसको मालमाथि राखिदिएँ र सुस्तरी उसको मालको माथिल्लो भागमा रगड्न थालेँ अब ऊ झन् लामो लामो सास लिन थालिन् मैले सुस्तरी मेरो लिङ्गको सुपारी उसको मालमा राखेर सुस्तरी धक्का के दिन थालेँ ऊ त चिच्याउन थालिन् जबकि अहिले एक इन्च मात्र भित्र पसेको थियो मेरो लिङ्गको आकार सायद सात इन्च लामो र साढे दुई इन्च मोटो छ र फेरि मैले सुस्तरी त्यत्तिकैमा भित्र बाहिर गर्दै पुनः धक्का दिएँ अब भने तिन इन्च जति भित्र पस्यो होला ऊ त आइया आइया दुख्यो के यत्तिकैमा गर अब भित्र नपसाउ है जानु भन्न थालिन् मैले पनि के हुन्छ भन्दै एकछिन पुनः त्यत्तिकैमा भित्र बाहिर गर्न थालेँ भने ऊ त आँखा चिम्म र ओठ टोक्दै थिइन् दुई तिन मिनटको रगडाएपछि मैले पुनः जोडले धक्का दिएँ र आफ्नो मुख उसको ओठमा राखी किस गर्न थालेँ उसले त आइया पनि भन्न पाइनँ मेरो सात इन्चको लिङ्ग पुरै उसको मालमा पस्यो अब बल्ल मैले उसलाई लमलम पेल्न थालेँ भने ऊ पनि एकछिनको दुखाइपछि सायद चार वर्षपछिसम्मको नपेलाइले उसको माल चप्केको जस्तो मलाई लाग्यो मेरो पुरा साथ दिन थालिन् उनी तलबाट पुरा धक्का मार्दै थिइन् भने म उसको दुवै खुट्टालाई हातले च्यापेर पुरा बल लगाउँदै पेल्दै थिएँ करिब दस मिनटको पेलाइपछि उसको स्पिड बढ्न थाल्यो र मैले उसको खुट्टा छोडी उसलाई किस गर्दै तलबाट पहिलोको भन्दा बढी जोर जोरले धक्का दिन थालेँ उफ मेरो राजा आ आ अरू जोडले अरू जोडले मेरो राजा अब उसको हातको नङ्ग्राले मेरो ढाड र करङमा चिथान थालिने मेरो पनि स्पिड बढ्न थाल्यो र मैले एउटा हातले आफ्नो लिङ्ग उसको मालबाट फुत्त बाहिर निकालेर उसको मालमाथिबाट आफ्नो पुरै माल गिराइदिएँ र उसलाई पुरा किस गर्दै चाट्न थालेँ ऊ पनि मलाई पुरै चाट्न थालिन् एकछिनसम्म हामी टाँसेरै बस्यौँ म पुरै पसिना पसिना भइसकेको थिएँ भने उनी पनि पुरै पसिना पसिना भइसकेकी थिइन् गर्मी भयो नुहाउन जाउँ तर धारा छ भने उजुरुक्क उठिन् मलाई पनि पसिना पसिनाले मेरो जिउ गनाएको महसुस भइरहेकोले हुन्छ भनेर टावेल बेरी उसैको पछि पछि लागे त्यो गाउँमा बिजुली थिएन चारैतिर अँध्यारो नै अँध्यारो थियो हामी सुस्तरी धारानिर पुग्यौँ धाराको पानी ज्यादै चिसो थियो दुवै खुब नुहायौँ र पुनः कोठामा आइबस्यौँ चिसो पानी लिएर रातको समयले गर्दा अब अलिअलि चिसो चिसो भइसकेको थियो मलाई त्यो पहिलो पेलाइले पुगेको थिएन नुहाउँदैखेरि मेरो लिङ्ग ठन्केर बसिसकेको थियो मैले पक्क भनिहालेँ ल अब त नुहाइयो र सफा पनि भयो अब त चुस्ने होला नि हुन्न उनी हल्का मुस्कुराउँदै मेरो लिङ्ग आफ्नो हातमा राखी चुस्न थालिन् करिब दस मिनटको चुसाएपछि मेरो माल उसको मुखमै झऱ्यो उनीले पनि यसपालि मेरो माल निकै स्वाद लिएर खाइन् दोस्रोचोटि माल झरेपछि म निकै शिथिल भएँ त्यसपछि फेरि दस मिनट जति पछि मेरो मनमा फेरि काम इच्छा जागेर आयो मैले उनलाई फेरि घोप्टो पारेर मजाले पेलेँ त्यो रात मैले करिब उनलाई पाँचचोटि जति पेलेँ होला बिहान भई फेरि हामीले फुपूसँग बिदा मागेर बोटोलतिर फर्क्यौँ